hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला tanto नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनमा बन्द सत्र शुरू चुनावी वातावरण बनाउने विषयमा निर्णय गर्न कंग्रेस सभापति कोइरालाद्वारा उच्च स्तरीय राजनैतिक समिति बैठक आह्वान नेकपा माओवादी सहितका तेत्तीस दलद्वारा सोमबार गर्ने भनेको नेपाल बन्द फिर्ता आगामी संविधान सभाको निर्वाचनमा एमालेसँग चुनावी समीकरण नहुने कंग्रेस नेता देउवाको दावी पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज शरीफको दल पाकिस्तान मुस्लिम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 प्रतिनिधिहरूले आदिवासी जनजातिको पहिचान र मुद्दाको विषयमा अहिलेसम्म भएका आन्दोलन र उपलब्धिका विषयमा पनि कुरा उठाउने भएको छ यसै विघटित संविधान सभामा आदिवासी जनजाति समुदायको अधिकारको पक्षमा चलेको बहस र संविधान सभा विघटनका विषयमा पनि छलफल हुनेछ बन्द सत्रमा विभिन्न जातीय संगठन जिल्ला समन्वय समिति लगायतका गरी पाँच प्रतिनिधि पर्यवेक्षक सहभागी छन् महासंघको तीन वर्ष नयाँ नेतृत्वको लागि अध्यक्ष पदका प्रत्याशी नगेन्द्र कुमार चन्द्र विक्रम राई नरेश ताम्राकार छेमा छिरिङ पेमा छिरिङ शेर्पा र नित्यानन्द ताजपुरियाले उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ जनजाति नेताहरूले सकेसम्म सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयासलाई पनि जारी राखेका छन् हिजोदेखि सुरु भएको महाधिवेशन भोलि सकिने कार्यक्रम छ चुनावी वातावरण बनाउने विषयमा निर्णय गर्न कंग्रेस सभापति सुशील कोइरालाले सोमबार उच्च स्तरीय राजनैतिक समितिको बैठक बोलाउनु भएको छ आज बिहान सभापति सुशील कोइरालाको निवास महाराजगंजमा बसेको पार्टीको अनौपचारिक बैठकले चुनावी वातावरण बनाउन सोमबार बेलुकी समितिको बैठक बोलाउने निर्णय गरेको हो कंग्रेस महामन्त्री कृष्ण प्रसाद सिटोलाले संविधान सभा चुनावको मिति एन नियम चुनावी वातावरण बनाउने विषयमा बैठक बोलाउने निर्णय गरेको जानकारी दिनुभयो उच्च स्तरीय राजनैतिक समितिका संयोजक समेत रहनुभएका कंग्रेस सभापति कोइरालाले सोमबार बेलुकी पाँच बजे नयाँ बानेश्वरमा समितिको बैठक बोलाउनु भएको छ कंग्रेसले संयोजक पाएको एक महिनामा दोस्रो पद समितिको बैठक बस्न लागेको हो नेकपा माओवादी सहितका तेत्तिस दलले सोमबार गर्न लागेको नेपाल बन्द स्थगित गरेका छन् सरकार विरुद्ध आन्दोलनमा रहेका तेत्तिस दलको आइतबार काठमाडौँमा बसेको बैठकले सोमबार रातो मच्छेन्द्रनाथको जात्रा लगायतका चाड परेकोले बन्द स्थगित गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता मणि थापाले जानकारी दिनुभयो अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा विवादास्पद छविका पूर्व प्रशासक लोकमान सिंह कार्कीलाई नियुक्त गरेको विरोधमा माओवादी सहितका साना तेत्तिस दलले बन्द आह्वान गरेका थिए नेपाली कंग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आगामी संविधान सभाको निर्वाचनमा नेकपा एमालेसँग चुनावी समीकरण नहुने दावी गर्नु भएको छ प्रेस युनियन आसामले सदरमुकाम मंगलसेनमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले मुख्य प्रतिस्पर्धी दल भएकाले एमालेसँग चुनावी गठबन्धन सम्भव नरहेको प्रश्न पार्नुभयो मुख्य प्रतिस्पर्धी दलसँग गठबन्धन गरी चुनावमा गएको इतिहास संसारमा कहीँ पनि नभएकोले एमालेसँगको समीकरण कुनै पनि हालतमा सम्भव नहुने उहाँको दावी छ यसअघि कंग्रेस एमालेका शीर्ष नेताहरूले प्रजातान्त्रिक शक्तिबीच गठबन्धन हुने बताए पनि आफूले कार्यकर्ताको भावना बुझेको र त्यो सम्भव नहुने देउवाले बताउनुभयो हतारमा चुनावको मिति घोषणा गर्न नहुने उहाँको भनाइ छ निर्वाचन मङ्सिरमै हुने दावी गर्दै देउवाले चुनावको तीन महिना अघि मात्र मिति घोषणा हुने ठोकुवा गर्नुभयो मोकाहरूबीच पनि नब्बे दिन अघि चुनावको मिति घोषणा गर्ने सहमति भएको खुलासा गर्दै उहाँले सरकारलाई सोही अनुसारको सल्लाह दिएको बताउनुभयो Thank you. उच्च माध्यमिक शिक्षा परिषद सानो ठिमीले यही वैशाख सत्र गतेदेखि देशभर एकैसाथ सञ्चालन गरेको कक्षा बाह्रको परीक्षा आज सकिएको छ परीक्षामा तीन लाख अन्ठानब्बे हजार एक सय पन्ध्रजना परीक्षार्थी सहभागी भएका थिए परीक्षार्थी मध्ये एक लाख तिरानब्बे हजार तीन सय चौसठी जना छात्र र दुई लाख चार हजार सात सय एकाउन्नजना छात्रा थिए परीक्षाका लागि देशभर नौ सय बत्तीसौँ परीक्षा केन्द्र र तीस हजार छ सय जनशक्ति परिचालन गरिएको थियो परिषदका परीक्षा नियन्त्रक दुर्गा आर्यले परीक्षामा यस वर्षको परीक्षामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको जानकारी दिनुभयो गएको तेइस गते निर्धारित अनिवार्य अङ्ग्रेजी विषयको आंशिक परीक्षाको प्रश्नपत्र बाहिरेपछि रोकिएको परीक्षा जेठ अठार गते सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो परिषदले एकतिस गतेदेखि देशभर कक्षा एघारको परीक्षा सञ्चालन गर्ने जानकारी दिएको छ परीक्षामा चार लाख पैंतिस हजार अठारजना सहभागी हुने भएका छन् बजार तथा यातायात बन्द गराउँदै हिँडेको सद्भावना पार्टीका दसजना कार्यकर्तालाई प्रहरी पक्राउ गरेको छ सोनसरीको इटरीबाट छजना र इनरुवाबाट चारजना बन्दकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ सद्भावना पार्टीका जिल्ला सदस्य रामेश्वर मण्डल मदन मण्डल रमण खान भूपेन कुमार ठाकुर नरेश महतो र प्रमोद चौधरी पक्राउ परेका हुन् पक्राउ परेका सबैलाई इलाका प्रहरीकालाई इटहरीमा राखिएको छ यस्तै इनरुवाबाट जिल्लाध्यक्ष देवनारायण यादव सहितका कार्यकर्ता पक्राउ परेका हुन् बन्दकर्ताले सोनसरीको भोकराहामा नासार्ख आठ आठ पाँच शून्य नम्बरको ट्रकमा तोडफोड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 शरीफको दल पाकिस्तान मुस्लिम लिग पिएमएलएनले सत्ताको नेतृत्व गर्ने लगभग पक्का भएको छ शनिबार भएको आम चुनावको पछिल्लो गणनामा पीएमएल सबैभन्दा अगाडि रहेकाले शरीफ फेरि एकपल्ट प्रधानमन्त्री बन्ने लगभग पक्का भएको हो राष्ट्रिय सभाका कुल दुई सय बहत्तर सिट मध्ये शरीफको दल चौसठ छयालिस सिट जित्दै सबैभन्दा अगाडि छ यस्तै पन्जाब प्रान्तमा पनि उनासी सिट सहित पीएमएल सबैभन्दा अगाडि देखिएको छ पूर्व प्रधानमन्त्री शरीफले पन्जाबको सरगोधाबाट चुनाव जित्नु भएको छ जितपछि गृहनगर लाहोरमा समर्थकलाई सम्बोधन गर्दै शरीफले राष्ट्र विकासमा एकजुट हुन आह्वान गर्नुभयो प्रान्तीय सभाको मतगणना पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक ए स्नाफ पिटिआई सत्र सिट जित्दै दोस्रो र राष्ट्रपति असिफ अली जरदारीको party Pakistan peoples party PPP चौध सीट जित्दै तेस्रो स्थानमा छ पीटीआईले खैबर पख्तनक्वामा बीस सीट जितेको छ भने पीपीपीले सिन्धमा चौबिस सीट जितेको छ खानले पेसावर मियावलीबाट चुनाव जित्नु भएको छ भने लाहोरमा हार बिहोर्नु भएको छ पूर्व प्रधानमन्त्री तथा पीपीपीका नेता राजा परवेज अश्रफले भने चुनाव हार्नु भएको छ टर्कीमा भएको कारबम विस्फोटमा कम्तीमा चालिसजनाको मृत्यु भएको छ सिरियासँगको सीमा नजिकको रिहानली इलाकामा विस्फोटमा परि अन्य एक सयजना घाइते भएको अधिकारीहरूले जनाएका छन् सहरको नगरपालिकामा भवन र डाक घर नजिक दुईवटा बम विस्फोट भएको टर्कीका गृहमन्त्री मुआम्बर गुलेरले बताउनु भएको छ यद्यपि घटनाको अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी भने लिएको छैन अब खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ अपरान्न सभा चार बजेपछि राँचीमा हुने खेलमा चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोर र सातौं स्थानको कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म खेलेको तेह्र खेल मध्ये आठमा जित दर्ता गरेको बेङ्गलोरको सोह्र अङ्क छ भने कोलकाताले समान खेलबाट पाँचमा मात्र जित हात पारेको छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स र तेस्रो स्थानको राजस्थान रोयल्स भिड्नेछन् तेह्र खेलबाट बीस अङ्क जोडेको चेन्नई भने आजको खेल जित्दै दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्ससँग अङ्क दूरी चार बनाउने कोसिसमा रहनेछ यता राजस्थान भने चेन्नईलाई पराजित गर्दै अङ्क बराबरी बनाउने धाउमा छ यसअघि गैराती सम्पन्न भएको खेलमा सनराइजर्स हैदराबादले किङ्स इलेभेन पन्जाबलाई तीस रनले पराजित गरेको थियो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेपाल आदिवासी जनजाति महासंघको आठौं महाधिवेशनमा बन्द सत्र सुरु चुनावी वातावरण बनाउने विषयमा निर्णय गर्न कंग्रेस सभापति कोइरालाद्वारा उच्च स्तरीय राजनैतिक समिति बैठक आह्वान नेकपा माओवादी सहितका तेत्तिस दलद्वारा सोमबार गरे भनेको नेपाल बन्द फिर्ता आगामी संविधान सभाको निर्वाचनमा एमालेसँग चुनावी समीकरण नहुने कंग्रेस नेता देउवाको दावी पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज शरीफको दल पाकिस्तान मुस्लिम लीगले सत्ताको नेतृत्व गर्ने लगभग पक्का टर्कीमा भएको कार बम विस्फोटमा कम्तीमा चालिस जनाको मृत्यु र इन्डियन प्रिमियर लिगमा आज बेङ्गलोर र कोलकाता तथा चेन्नई र राजस्थान भिड्ने हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार